नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् एम पञ्चकको आज तेस्रो दिन घर घरमा लक्ष्मी पूजा गरी मनाइँदैछ गाईलाई लक्ष्मीको प्रतीक मानेर आजकै दिन बिहानै गाईको पूजा पनि गरिन्छ जुन घरमा एम पञ्चकमा दीपावली गरिन्छ त्यस घरमा लक्ष्मीले सदा वास गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ परापूर्व कालमा भगवान रामचन्द्रले लोकल्याणको भावनाले रावणादि विधि असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औषीको दिन अयोध्याका राजाका रूपमा राज्यरोहण गरेको खुसियालीमा अयोध्यावासीले दीपावली गरेको स्मरणमा दीपावली गर्ने चलन चलेको पनि भनाइ छ लक्ष्मी पूजा परापूर्व कालदेखि नै गरिँदै आएको र भगवान विष्णुले बलिलाई पाताल पठाएपछि दीपावलीको दिनमा भने बलि घुम्न आउने र उनको सम्झनामा दीपावली गरिने बताइन्छ विष्णुले बलिलाई तिन पाउ दान धान दिएर बलिलाई पातल पठाएपछि अनि बलि तिन महिना तिम्रो चार महिनामा चाहिँ पातालमा आउनु थियो भनेर भगवान्ले वरदान दिनुभएको थियो त्यसै अब त्यसै सिलसिलामा बलिको पूजा यम द्वितीय भनेर भनिन्छ यसलाई त्रिदशीदेखि लिएर द्वितीय दिनसम्म यम पञ्चक भनेर भनिन्छ लक्ष्मी पूजाको दिनमा सबैले आफ्नो घर आँगन सफा गरी साँझ दीपावली गर्दछन् आज साँझ मूल द्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातो माटोले पोतेर चामलको पिठो र अबेले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने गरिन्छ साँझको दीपावली सँगै आफ्नो धनकोठामा लक्ष्मी थापेर गरगहना पैसा धान चामल फलफुल रोटी चढाई लक्ष्मीको मूर्ति या तस्बिरमा पूजा गरिन्छ आज बिहानीमा गाई पूजा गरिने र बेलुकी फूल अक्षता नैवेद पैसा राखी लक्ष्मी माताको पूजा गर्ने भन्नुहुन्छ बकुलर निवासी गोमा प्रेती बिहान पहिला फलफुलहरू ल्याउँछ अनि नैवेदहरू बनाउँछौँ अनि गाईको पूजा गर्छौँ अनि भर बेलुका थालमा त्यस्तै चामल राख्यो पैसाहरू राख्यो दियो बालो कलश बालो घोडाहरू बेला बेलामा राख्यो फुल्का माला लायो अनि लक्ष्मी बेलुका पुग्छौँ आज साँझ कन्याहरू विभिन्न समूह बनाई घर आँगनमा भैलो खेल्ने गर्दछन् तिहारै नखेल्ने समूहलाई धान चामल पैसा र सेलरोटी दिने प्रचलन छ आजको रातलाई सुख रात्रि पनि भन्ने गरिन्छ आजको दिन रुपियाँ र अन्य धन दौलतको पूजा गर्नाले धन सम्पत्तिको कहिले दुःख हुँदैन भन्ने जनविश्वास पनि छ आज लक्ष्मी पूजाको दिन केही नयाँ धनमाल किने लक्ष्मी भित्रने जनविश्वास पनि रहेको छ आज सुन चाँदी तामा पित्तल जस्ता स्वर सामान किन्ने गरिन्छ लक्ष्मी पूजाको दिनमा मात्रै लक्ष्मीको पूजा गर्दैमा धन लाभ हुने भन्दा पनि आस्था र विश्वासले गर्दा पूजा गरिने बताउनुहुन्छ अनिता सुवेदी धनलाभ हुन्छ होइन होइन सधैँ गर्छौँ हामी लक्ष्मी अथवा गणेश गणेश पूजा गरिन्छ तर त्यही पनि चाडबाडमा सबैले मनाउँदै गरेको मान्दै गरेको त्यही भएर अब विश्वास हो पूजा गरेपछि हुन्छ राम्रो वर्ष दिनभरिलाई राम्रो हुन्छ भन्ने एउटा विश्वास मात्रै हो